शुभ नाम चाहिँ के पर्यो मेरो नाम सानोमा चाहिँ सुशील भन्ने मेरो एकदमै फेभरेट नाम हो त्यो सुशील भन्ने तर मैले जागिरको अवधिमा मैले गुन्द्रबहादुर भन्ने लेखाएको छु भण्डारी हो हजुर भण्डारीमा भण्डारी मेरो घर चाहिँ पहिला गुद्मी अर्खले पाँच रैलीमा पर्थ्यो अहिले क्रमशः अब चाहिँ परिस्थितिले अब कहाँ कहाँ मान्छेले कता कता घुम्नु पर्दो रहेछ त्यसो गर्दाखेरि अहिले म यही यही माओली नै जन्मेको म यही माओलीमा पढेको माओलीबाट हुर्केको यहीबाटै म नेपाल प्रहरीमा चाहिँ पुलिसमा चाहिँ भर्ती हुन गुवाईबाटै सङ्घका साथमै हुनुहुन्छ अहिले म फेरि पुनै मावलीको चाहिँ स्थानमा फेरि अहिले बसाइ गर्दै आएको छु यो तम्गा साठको कालिका मन्दिर छ नि यहाँनिर यहाँ चाहिँ नि परियार जातिहरू दर्शनीहरूको कमी भएर तपाईँहरू अरू जातिहरूले बजाउँदै हुनुहुन्छ भनिन्छ नि हो अब यस्तो छ हजुरको पहिला पहिला अब धेरै हुन्थे अब नि दर्शनीहरू बजाउने जातिहरू अहिले अब धेरै बिजी छन् कोही विदेशमा कोही अब इन्डियातिर जागिरमा कोही आफ्ना कामका व्यस्त बाजुले गर्दाखेरि अब तलका पिँढी युवाहरूले अब अहिले आएर अब यो संस्कारलाई चाहिँ अब हात हाल्न छोड्नु भएको छ उहाँहरूले किन भन्दा यो हाम्रो संस्कार हो हामीले यो यिनी लोक बाजा यिनी लोप हुँदै गइसक्यो राष्ट्रिय बाजाहरू होइन पञ्चे बाजाहरू दुर्गा देवीमा बिहा पूजा आजामा बजाउनुपर्छ भन्ने अब तलका पीडाहरूले युवाहरूले चाहिँ अब लगभग हात पनि हाल्नु न उहाँहरूले अब अब शिक्षा पनि सिक्नु न उहाँहरूले चासो दिनु भएको छैन अब अहिले अब बुढेसकाल लागेका वृद्धहरूले अब बजाउन पनि सक्न भयो र त्यसो गर्दाखेरि यसरी लोभ हुँदै गएको अब यो त कस्तो हुन्छ सबभन्दा माथिकोले सिकाउँदै कि तलकाले थाम्दै धाम्ने हो यो अब माथिकोले मात्र बजेन तलकाले वास्ता गरेन भने त मास्टरले पढाएको पढाइ गर्ने अब विद्यार्थीले पढ्दै पढ्दै त के काम लाएर र होइन अब यस्तै आफ्ना आफ्ना समस्या आर्थिक अब यस्तै बेरोजगार यस्तैका समस्याले गर्दा उहाँहरू कोही लाखापाका आफ्ना आफ्ना व्यस्तमा चाहिँ अब हुनुभयो त्यसो गर्दाखेरि अहिले कमी हुँदै गयो र हामीले चाहिँ हाम्रो जिजु हजुरबाहरूले चाहिँ अब यहाँ उपलतङमास अब सिमिचोर अर्खले यतातिरका अब यो दुर्गा लाएदेखि दिनसम्म यहाँ यथावतै चाहिँ अब दुईवटा तिनवटा दर्शनीहरू बाजा बजाउने मान्छे राख्नुहुन्थ्यो परिवारको हजुर हजुर अब अहिले आएर घट्दो घट्दो गयो अनि एकजना मात्रै अहिले आएर यहाँ बर्दावास भन्ने मुसिकोट स्थान गरेका एकजना नाम थाहा भएन उहाँको के नाम हो उहाँ आएर बस्नु भएको छ दस बाह्र वर्ष लगभग पन्ध्र सोह्र वर्ष भयो अहिले उहाँ आफ्नो व्यस्त कारणले अब सन्चो छैन कि के हुनुहुन्छ त्यसो गरेर अहिले उपस्थित हुनुभयो भनेपछि सुन्नु न पहिला पहिला त यो बाजा बजाउने मान्छे भन्ने नै दोर्जीहरू हुन् भन्ने मानसिकता थियो र बाजा बजाउन हुन्न भन्ने खालको जाति जान्छ जस्तो गरिन्थ्यो अब अहिले त तपाईँहरू यहाँ देख्छु सबै श्रेष्ठ मगर र कोही तपाईँ भण्डारीहरू बजाउँदै हुनुहुन्छ त्यसमा केही लाग्छ लाग्छ जस्तो लाग्छ अनि केही लाग्दैन यो हाम्रो चाहिँ अब एउटा कला सिपिनी हो यो हाम्रो भावना के छ भन्दा लगाएर कला जसले पनि सिक्नुहुन्छ भनेर चाहिँ अब जस्तो अब नेहरूले सुन पसल खोलिया छ होइन अब बराउडाहरूले चाहिँ टेलर दोकान खोलिया छ यो हाम्रो चाहिँ यस्तो भावनातिर जाने भने त हामी कहिले सफल हुँदैनौँ हामीले एकजुट हुनुपर्छ कि सिप कसरी सिक्ने एक आपसमा सिप सिकौँ जसले जे पनि गर्नुहुन्छ विकास होस् यता संस्कारलाई चाहिँ नभुलाउँ यिनी अब राष्ट्रिय बाजाहरू चाहिँ यिनी नभुलिक यसलाई हामीले जनजागरण चाहिँ जगाउँ यसलाई नभुलौँ हामी संस्कारतिर अझै जाउँ भन्ने भावना चाहिँ भएको कारणले गर्दाखेरि हामी म सानैदेखि एयरपोर्टमा हजुरबार चाहिँ खेल्दै खेल्दै आउने मैले पेपी बजाउने अब धङ्कुरी कर्नालहरू बजाउने गर्दा गर्दै मैले यसरी सिकेको हुँ यस्तै लगातार म पछि पछि पनि साथीभाइहरूले अहिले चाहिँ लगभग दमाहरू झेलीहरू कर्नालहरू हजुर बजाउनुहुन्छ तपाईँको नौवटै बाजा हुन्छ नि नौ नौ बाजा नै छन् तपाईँको यो टोलमा सबै छ हामीसँग एउटा बिहामा चाहिने दुईवटा टेम्को र ढोलकी भन्छ त्यो मात्र छैन अरू यहाँ अब नौमती बाजा मध्ये सम्पूर्ण बाजा छ हामीसँग यो जैविकमा भनेपछि यो बाजाहरू अहिले कसको घरमा रहन्छन् यो चाहिँ सम्पूर्ण अब лет э, मन्दिरको लागि चढाएका बाजा हुनु कुनै व्यक्तिहरूले जस्तो चारवटा बाजा मैले ज यो मन्दिरको लागि चढाएको छु कर्णा नरसिंह दमा झेली होइन यस्तै गरेर यिनी बाजा यही चाहिँ मन्दिरको उसमा समितिमा रहन्छ भनेपछि अब दर्जीहरूको अभाव उनीहरूले चाहिँ आफ्नो उपेक्षाले गर्दा आफैले आफैमा चाहिँ हिन्ताबोध भएर चाहिँ उहाँहरूले चाहिँ छोड्दै जानुहुन्छ भने तपाईँहरूलाई चाहिँ त्यस्तो हिन्ताबोध छैन उत्साह छैन उत्साह छ जसले गरे पनि हुन्छ कामहरू पाएसम्म उहाँहरू पनि अझै समेटेर मिसिएर काम गरौँ भन्ने हाम्रो अझै धारणा छ तर उहाँहरूको अभाव अभावले आर्थिक समस्या अब के छ तपाईँको यहाँ त निकै भव्य पहिला पहिला त सुनिन्थ्यो त्यो तम्गास आठको भुजेल फर्का कालिका मन्दिरमा भव्य रूपमा चाहिँ द्वादशीय दिन होइन द्वादशीय दिन भव्य रूपमा चाहिँ सराई हुन्छ भन्थे सराईलाई पनि तपाईँहरूले राम्रैसँग बजाउनुहुन्छ हजुर सराईलाई लागि पनि अब त्यस दिन त हामीले बोलाउँछौँ हामीले अब त्यतिखेर अब चाहिँ सात आठजना आठ नौजना त अब परिवार दर्शन टोली चाहिन्छ त्यस दिनलाई हामीले मगाउँछौँ यतिखेर अलिकति जताततै अहिले त स्थानीय स्थानमा ठाउँ ठाउँमा हजुरको कोट मन्दिर धेरै बनेका छन् कारणले गर्दा त एकदमै बाँडिएको हुनाले अब यहाँ हामीलाई चाहिँ मगाउन अलिकति अभावले गर्दाखेरि मगाएको छैनौँ द्वादशी दिन हामीले सराएको लागि त हामीले उहाँहरूलाई मगाउँछौँ त धन्यवाद यो सांस्कृतिक संरक्षण बाजा गाजा संरक्षणमा एउटा हिजोको परम्परागत बाजा बजाउने समुदायले मात्रै संरक्षण गर्नुपर्छ भन्ने छैन हामी सबैको साझा सम्पत्ति हो भनेर जुन सबै जात जातिहरूले हिजोको जो यी बाजा छुन हुन्न हिँड्न हुन्न भन्ने मान्छेहरूले पनि जुन संरक्षण गर्न लाग्नु भएको छ त्यसको लागि हार्दिक धन्यवाद दिन चाहन्छु हस् धन्यवाद